आकाशमा चाहिँ मेरो बस्ती हलो जोत्दा जोत्दा सुकुम्बासी बनेको छ हात्ती धपाउँदा धपाउँदा हात्ती पीडित बनेको छ सहरबाट हेर्दा बत्ती नपुग्नाले अँध्यारो छ राजधानीबाट हेर्दा बाटो नपुग्नाले टाढा छ विज्ञानले नचिनेको देउता छ दामी छ भाषा नै नबुझिने मन्दिर छ देउराली छ एकपटक चारोका लागि जीवन त्याग हुन्छ देउता देउराली हलचल गर्दैनन् नारी जन्मने बित्तिकै सानो हुन्छे दलित जन्मने बित्तिकै अछुत हुन्छ उदेक लाग्दो क्षणको उत्कृष्ट नमुना छ मेरो बस्ती म अनुमान राख्छु मान्छेको भन्दा धेरै पत्थरको सम्मान छ यहाँ के हुँदैछ यहाँ औ लुगा तपाईँले पनि त्यस्तो बस्ती देख्नुभएको छ पूर्ण सुहाङ झापा हाल कतारमा रहनुभएका स्रष्टाको कवितालाई स्वर्णिम प्रहरको नयाँ श्रृङ्खलाको चाबी बनाउँदै ढोका उगारे नमस्कार अनि आत्मीय स्वागत अभिवादन चौबिसै घण्टा सातै दिन प्रसारित प्रवासी नेपालीहरूको आवाज अनि ढुकटुकी बन्न सफल नेपाली सञ्चार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको तेइसौँ श्रृङ्खलामा आत्मीय मन यो कार्यक्रम नेपाली सञ्चार अनलाइन रेडियोसँगै डब्लु डब्लु डब्लु डट नेपाली सञ्चार डट कम मार्फत तपाईँले चाहेको बेला अनि विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेटको पहुँचमा रहनुभएका साथीहरूले हरेक आइतबार मेलबोर्न अस्ट्रेलियाको समय राति दस तिस बजे तथा साँझ छ पन्ध्र बजे नेपाली समयमा सुन्न सक्नुहुनेछ साथै स्मार्टफोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र नेपाली क्यालेन्डर नेपाली एफएम ट्युनियन रेडियो आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका मोबाइल एप्लिकेसन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ भने सँगै नेपाली अडियो बुक मार्फत स्टोलिम प्रहरका सबै श्रृङ्खलाहरू सुन्न सक्नुहुनेछ आत्मीय आत्मीयमन तपाईँ कुन अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा रहे पनि तपाईँको महत्त्वपूर्ण साथको आशा राखे है तपाईँकै मनको आवाज अनुभव अनुभूति सङ्गालिएका सुन्दर साहित्यिक शब्द बाटिकाहरू सबै विधामा रचित सृजनाहरू कार्यक्रम स्वर्णिम प्रहरको श्रृङ्खलाहरूमा प्रसारण हुनेछन् यति बेला कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप हिउँ त बर्खा जस्तै दीपक लिम्बु र रजिना रिमालको आवाजभित्र नरेन्द्र गर्तीको शब्द अनि बिबी अनुरायको सङ्गीत कार्यक्रम स्वर्णिम तेइसौँ श्रृङ्खलाको पहिलो साङ्गीतिक सौगात स्वरूप मिसाउने अनुमति चाहे गीतपछि फेरि पनि हाजिर हुने नै छौँ हामी सँगै रहनुहोला Mas majesty. 分。 जाने कसम हो यो माया सिसा सरी फुटि जाने कसम हो यो माया सिसा सरी फुटी जाने अभाव छ घर पनि पर पनि अभाव नै अभाव छ घर पनि पर पनि ऋण तिर्ने दबाव छ घर पनि पर पनि अभाव नै अभाव छ घर पनि पर पनि ऋण तिर्ने दबाव छ घर पनि पर पनि आखिर के रहेछ खै गरिबको जिन्दगानी आखिर के रहेछ खै गरिबको जिन्दगानी समस्याको अभाव छ घर पनि पर पनि अभाव नै अभाव छ घर पनि पर पनि इच्छाहरू तुइएर गए पनि पल पल इच्छाहरू तुइएर गए पनि पल पल बाँच्नै पर्ने लगाव छ घर पनि पर पनि अभाव नै अभाव छ घर पनि पर पनि ऋण तिर्ने दबाव छ घर पनि पर पनि वर्षौँदेखि जिन्दगानी पिल्सिएर गुजारियो वर्षौँदेखि जिन्दगानी पिल्सिएर गुजारियो खुसी माथि नकाप छ घर पनि पर पनि अभाव नै अभाव छ घर पनि पर पनि ऋण तिर्ने दबाव छ घर पनि पर पनि इच्छाहरू तुइएर गए पनि पल पल इच्छाहरू तुइएर गए पनि पल पल बाँच्नै पर्ने लगाव छ घर पनि पर पनि अभाव नै अभाव छ घर पनि पर पनि ऋण तिर्ने दबाव छ घर पनि पर पनि मनमुटु शान्तसँग रमाउन पाएन खै मनमुटु शान्तसँग रमाउन पाएन खै उत्तार र चढाव छ घर पनि पर पनि अभाव नै अभाव छ घर पनि पर पनि ऋण तिर्ने दबाव छ घर पनि पर पनि रुद्रपुर दुई रूपन्देही हाल दोहा कतारमा रहनु भएका दीप मिलनको गजल थियो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ नेपाली संसार अनलाइन रेडियो अस्ट्रेलिया प्रथम प्रवासी बहुभाषिक नेपाली संसार रेडियो जसले विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ प्रवासको बसाइमा तपाईँको एक्लोपनको साथी नेपाली संसार अनलाइन रेडियो मेलबोर्न अस्ट्रेलियाबाट चौबिसै घण्टा सातै दिन विभिन्न जानकारीमूलक सूचनावर्धक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण हुने गर्दछ डब्लु डट नेपाली संसार डट कम लगइन गरेर इन्टरनेटको पहुँचमा विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुन्न सक्नुहुनेछ यति बेला म तपाईँकै सृजना उठाइरहेको छु कार्यक्रम स्वर्णिम प्रहरमा यति बेला एउटा लौ कथा उठाउने अनुमति चाहन्छु आचार्य प्रभा हुनुहुन्छ हाल युएसएमा रहनुभएकी स्रष्ट आचार्य प्रभाको संसारको रित शीर्षकको लौ कथा यो बसाइ जुन किरी अँध्यारोमा जगमगाउँदै उडिरहेको थियो जुन किरी आफ्ना एकना सावा छरेर छेउछाउमै उडिरहेको थियो जुनकिरीलाई आफूले अन्धकारमा ज्योति छरेकोमा खुबै अभिमान थियो भने झ्याउकिरीलाई पनि त्यो सुनसान जङ्गलमा आफ्नो आवाज गन्किएकोमा घमण्ड थियो यी दुईका अहङ्कार भाव देखेर लाटोको मौन बनेर टोलाइरहेको थियो अनायस कालो बादल फाटेर जुनको किरण पृथ्वीमा चाह्यो चारैतिर उज्यालो जगमगायो त्यो जगमगाएको उज्यालोका कारण जुनकिरीको उज्यालो किरण धुमिल बन्न पुग्यो जुनकिरी फगत सानो झुसिर किराजै देखिन थाल्यो जुनकिरीको त्यस्तो जस्तो निरीह अवस्था देखेर झ्याउ किरी अझ जोडले रातै थर्काउन थाल्यो जुन किरीलाई दिक्क लागेर भन्यो कति हल्ला मचाएको शान्तसँग बाँच्न त पाऊ के यो धरती र रात तिम्रै मात्र हो कि क्या हो झौकिरीले अभिमानको साथ भन्यो पुच्छरमा बत्ती बल्दैमा संसारै उज्यालो बनाउँछु भन्ने तिम्रो अहङ्कार थियो तर छेडभरको अहङ्कार जुनको आगमनले चुर भयो तिमीले सोच्यौ यो धरतीमा उज्यालो छर्ने मै मात्र हुँ कहिले पनि कसैले म मात्र योग्य छु भन्ने सोच्नुहुन्न यो कुरा सबैले बुझ्नुपर्छ उनीहरूका यस्ता बातविवाद सुनेर कोइली जरिबुर्र उडेर आयो र मिठो आवाजमा कराउन थाल्यो रातको चकमन्नतामा जुनको आभासँगै कोइलीको आवाज तरङ्गित हुँदै धरती नै सौन्दर्यमय लाग्न थाल्यो ती दुवै अभिमानी किराहरू स्तब्ध बनेर उड्न थाले फेरि लाटो कोसेरोले व्यङ्ग्य प्रहार गर्यो जुनको उज्यालो र कोइलीको आवाजले तिमीहरू जसरी पलायन भयो म पनि अब दिनको उज्यालोमा अन्धो भन्दैछु त्यसैले कसैले पनि यो नसोच्नु नै राम्रो सबैको निम्ति सधैँ एकनाश हुन्न कोही दिनको उज्यालोमा पनि दृष्टिविहीन हुनुपर्छ कोही आफै उज्यालो बोकेर पनि निवेशरी बन्नुपर्छ कोही होहल्ला रूपी आवाज बोकेर पनि अरूको आवाजमा विलिन बन्नुपर्छ यो त संसारको ऋतु सधैँ दिन र रात एकनाश कहाँ हुन्छ र फरक यथार्थपरक लौकथाका लागि आचार्य प्रभाज्यू प्रति पनि हार्दिक आभार कार्यक्रम स्वर्णिम प्रहरको तेइसौँ श्रृङ्खलामा हुनुहुन्छ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पणसँग हुनुहुन्छ यति बेला म तपाईँकै सृजनाहरू उठान गरिरहेको छु यो चरणमा एउटा गीत उठाउने अनुमति चाहे शेर्पेनी कान्छी निम हुनुहुन्छ उहाँको गीत यो बसाइमा मौसम बदलियो बहार बदलियो मौसम बदलियो बहार बदलियो दिन महिना साथै साल बदलियो आफ्नो मनको हाल बदल्न सकिन दिनमा साथ हुने छाया रातमा भाग्दछ दिनमा साथ हुने छाया रातमा भाग्दछ किनाराले नदीलाई सधैँ साथमा डाक्दछ समयको वेगसँगै छाल बद्लियो आफ्नो मनको हाल बदल्न सकिन मौसम बदलियो बहार बदलियो दिन महिना साथै साल बदलियो आफ्नो मनको हाल बदल्न सकिन यसपालको चैतमास खडेरीले खायो यसपालिको चैतमास खडेरीले खायो असार साउन वर्षा लागि भेलबाडी आयो बसन्तमा पालुवाको चाल बदलियो आफ्नो मनको हाल बदल्न सकिन मौसम बदलियो बहार बदलियो दिन महिना साथै साल बदलियो आफ्नो मनको हाल बदल्न सकिन शेर्पेनी कान्छी नेमप्रति पनि यो मिठो गीतका लागि हार्दिक यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात स्वरूप बाँच्दिन अब धेरै प्रमोद खरेलको आवाजभित्र मनोज दमलाको शब्द अनि श्रीकृष्ण बम मल्लको साङ्गीत तपाईँ माझ कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात स्वरूप मिसाउने अनुमति चाहिँ गीतपछि फेरि पनि हाजिर हुने नै छौँ हामी सँगै रहनुहोला सोचे थे जिंदगी के सोचे थे जिंदगी आज खै के खे भयो के सोचे थे जिंदगी आज खै के खे भयो यो तेल थाप्दै थिए झनै दियो निप्दै गयो दियो तेल थाप्दै थिए झनै दियो निप्दै गयो बाँच्न सिक्नु है साथ छोड्दा नाता टोड्दा एकान्तमै हाँस्न सिक्नु है बाँच्दिन म अब धेरै सुने पछि हाम्रो कथा सुने पछि न्याउली पनि सँगै रुन्छ हाम्रो कथा सुने पछि न्याउली पनि सँगै रुन्छ झनै पीडा हुन्छ आँसु झरी नरुनु तिमी मलाई झनै पीडा हुन्छ बाँच्दिन म अब धेरै म बिना नि खुसी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 के गर्दै होलिन अचेल मेरी मन की रानी समयले टाढा भाछु है न जानी जानी के गर्दै होलिन अचेल मेरी मन रानी के गर्दै होलिन अचेल मेरी मन रानी छन् खुसी छैनन् उनीहरू पीडित भएका छन् छोराको चालले बामा आजित भएका छन् खुसी छैनन् उनीहरू पीडित भएका छन् छोराको चालले बामा आजित भएका छन् गजल लेख्दै हिँड्छ रे त्यहाँ प्रवासमा बसी गजल लेख्दै हिँड्छ रे त्यहाँ प्रवासमा बसी जब कि देशमा कवि थकित भएका छन् खुसी छैनन् उनीहरू पीडित भएका छन् छोराको चालले बामा आजित भएका छन् नसोच्नु गाउँमा मात्रै थिचो मिचो हुन्छ नसोच्नु गाउँमा मात्रै थिचो मिचो हुन्छ अहिले सहरमै मान्छे शोषित भएका छन् खुसी छैनन् उनीहरू पीडित भएका छन् छोराको चालले बामा आजित भएका छन् म त चुपचाप लेख्छु देखे सुनेकै कुरा म त चुपचाप लेख्छु देखे सुनेकै कुरा केही गजल भएका छन् अनि केही गीत भएका छन् खुसी छैनन् उनीहरू पीडित भएका छन् छोराको चालले बामा आजित भएका छन् हर्केको इज्जत लुटियो अचम्म नमान्नु हर्केको इज्जत लुटियो अचम्म नमान्नु पुरुषवादी सोच परिवर्तित भएका छन् खुसी छैनन् उनीहरू पीडित भएका छन् छोराको चालले बामा आजित भएका छन् जीएम दिपु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 डब्लु डब्लु डब्लु डट नेपाली सञ्चार डट कम मार्फत हामीलाई सुन्दै हुनुहुन्छ भने सोही वेबसाइट यानि कि डब्लु डब्लु डब्लु डट नेपाली सञ्चार डट कम मार्फत यहाँले नेपाली सञ्चार अनलाइन टिभी पनि हेर्न र सुन्न सक्नुहुनेछ आत्मीयमन यति बेला तपाईँ हुनुहुन्छ स्वर्णिम प्रहरको तेइसौँ बसाइमा यति बेला तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु एउटा लौकथा फेरि पनि उठाउने अनुमति चाहे इन्द्रकुमार श्रेष्ठ हुनुहुन्छ भक्तपुरका श्रेष्ठ उहाँको निर्विकल्प शीर्षकको लौकथा यो बसाइमा पण्डित सत्यनारायणको पूजा गराउँदै थिए यहाँ सुपारी चढाउनुहोस् जजमानले सुपारी ल्याउन नसकेपछि भइगो यही फुललाई सुपारी सम्झेर चढाउनुहोस् पण्डितले फलाके यहाँ तिलजौ चढाउनुहोस् तिलजौ पाइएन भइगो यही फुललाई नै तिलजौ सम्झेर चढाउनुहोस् पूजा अगाडि बढ्दै गए पण्डितले फेरि आदेश दिए त्यहाँ एउटा कुसको टुक्रो चढाउनुहोस् कुस पनि पाइएन पण्डितले तुरन्त उपाय सुझाए भइगयो नि त कुछ सम्झेर एकचोटि फुलै चढाइदिनुहोस् जजमानले उसै गर्यो पण्डितले एकचोटि फिजाएका सामानतिर सरसक्ति आँखा दौडाएर आँखी भाउ खुम्च्याएर उनलाई झट्ट चेतना आए जस्तो भएर भने यहाँ बिस रुपियाँ चढाउनुहोस् जजमानले एकचोटि अन्कनायो अनि भन्न थाल्यो त्यहाँ पनि फुलै चढाउँदा हुँदैन एउटा व्यङ्ग्यात्मक अनि वास्तविक लघुकथाका लागि इन्द्रकुमार श्रेष्ठज्यूप्रति पनि हार्दिक आभार तपाईँकै सृजना वाचनको क्रममा यति बेला दिनेश प्यार वा त्रियुगा नगरपालिका आठ उदयपुरका स्रष्टाको गजल उठाउने अनुमति चाहे यो यो दिल मेरो छिया छिया भो दन्ते लहर खोली हाँस्नाले यो दिल मेरो छिया छिया भो दन्ते लहर खोली हाँस्नाले तिम्रो मेरो विवाह भो विरती हो चोखो गाँस्नाले यो दिल मेरो छिया छिया भो दन्ते लहर खोली हाँस्नाले तिम्रो मेरो भन्छन् विवाह भो विरती हो चोखो गाँस्नाले हृदयमा मन पराएको थिएँ माया गर्छु भन्न डराएको थिएँ हृदयमा मन पराएको थिएँ माया गर्छु भन्न डराएको थिएँ माया दिएन त रिहा भो कैद गर्यो तिम प्रेमको बासनाले यो दिल मेरो छिया छिया भो दन्ते लहर खुली हाँस्नाले तिम्रो पनि चाह रहेछ माया गर्छु भन्ने कुरा थाहा रहेछ तिम्रो पनि चाह रहेछ माया गर्छु भन्ने कुरा थाहा रहेछ डबल माया तिम्रो त्यहाँ भो आशंका हो मनको मास्नाले यो दिल मेरो छिया छिया भो दन्ते लहर खोली हाँस्नाले तिम्रो मेरो भन्छन् विवाह भो पिरती हो चोखो गाँस्नाले मुस्कुराउँदा डिम्पल हुने मन पर्यो पहिरन सिम्पल हुने मुस्कुराउँदा डिम्पल हुने मन पर्यो पहिरन सिम्पल हुने साथ दियो सारा हेरे भो धडकन भरि तस्बिर टास्नाले यो दिल मेरो चिया चिया भो दन्ते लहर खोली हाँस्नाले तिम्रो मेरो भन्छन् विवाह भो पिर हो चोखो गाँच्नाले यो आत्मीय साथका लागि दिनेश प्यार प्रति पनि हार्दिक आभार यति बेला कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात स्वरूप मनोज राज र अन्जु पन्तको आवाज गोविन्द प्रसाद उपाध्यायको शब्दभित्र हरि लम्सालको सङ्गीत कस्तो माया लाग्यो तपाईँका लागि कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात स्वरूप अनि गीतपछि हामी अन्तिम चरणमा फेरि पनि भेट्ने नै छौँ हामीसँगै रहनुहोला आकाशमा चम्केका तारा उल्का पनि झर्दै गए उल्का बनी तस्विर कस्तो छ ए भगवान् तिम्रो तस्विर कस्तो छ भनिदेऊ मलाई मेरो तकदिर कस्तो छ ए भगवान् तिम्रो तस्बिर कस्तो छ भनिदेऊ मलाई मेरो तकदिर कस्तो छ बाहिर घाउै घाउ छ भित्री मन दुखेको छ बाहिर घाउै घाउ छ भित्री मन दुखेको छ मुटुको चोट थाहा छैन गम्भीर कस्तो छ ए भगवान् तिम्रो तस्बिर कस्तो छ भनिदेऊ मलाई मेरो तकदिर कस्तो छ हातले छामछुम गर्दै मलम मलम लाउने गर्छु हातले छामछुम गर्दै मलम लाउने गर्छु पटक पटक बिजी रहने जन्जिर कस्तो छ ए भगवान् तिम्रो तस्बिर कस्तो छ भनिदेऊ मलाई मेरो तकदिर कस्तो छ ओठभरि मन्द मुस्कान दिए पनि मैले ओठभरि मन्द मुस्कान दिए पनि मैले सिरानीलाई थाहा छ दुःख पिर कस्तो छ ए भगवान् तिम्रो तस्बिर कस्तो छ भनिदेऊ मलाई मेरो तकदिर कस्तो छ म सङ्घर्ष गरिरहे सकिन सकिया म सङ्घर्ष गरिरहे सकिन सकिया कसैले ख्याल गरेन मलाई शरीर कस्तो छ ए भगवान् तिम्रो तस्विर कस्तो छ भनिदेऊ मलाई मेरो तकदिर कस्तो छ जय सङ्घर्ष सङ्गम दिपाल डोटी तिखा सलान्डर भइहाल कतारमा रहनुभएका स्रष्टाको गजल थियो यो आत्मीयमन यति बेला तपाईँ हुनुहुन्छ कार्यक्रम स्वर्णिम प्रहरको तेइसौँ श्रृङ्खलामा नेपाली सञ्चार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति हो यो कार्यक्रमको साथमा छौँ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण विशुद्ध साहित्यिक कार्यक्रम साहित्यका सबै विधाका सृजनाहरू प्रस्तुत हुने गर्दछन् स्वर्णिम प्रहरमा यति बेला म तपाईँकै सृजनाहरू उठाइरहेको छु अन्तिम अन्तिम चरणमा आइसकेका छौँ चक्कु देखायो अनि छुरी देखायो चक्कु देखायो अनि छुरी देखायो देखायो उसले बहादुरी देखायो चक्कु देखायो अनि छुरी देखायो देखायो उसले बहादुरी देखायो अनुज खड्का पर्सा चितवन हाल कमलादी रोड घण्टाघरमा रहनुभएका स्रष्टाको मुक्तक हो यो यति बेला यही मुक्तकलाई पूर्णता दिने अनुमति चाहन्छ चक्कु देखायो अनि छुरी देखायो चक्कु देखायो अनि छुरी देखायो देखायो उसले बहादुरी देखायो चक्कु देखायो अनि छुरी देखायो देखायो उसले बहादुरी देखायो शब्दहरूको शक्तिबाट अन्जान भएरै होला मूर्ख शब्दहरूको शक्तिबाट अन्जान भएरै होला मूर्ख मेरो कलमको अगाडि खुकुरी देखायो चक्कु देखायो अनि छुरी देखायो देखायो उसले बहादुरी देखायो अनुज खड्काजीलाई पनि यो आत्मीय साथका लागि हार्दिक आभार यति बेला कमल गेवाली गुल्मी परालमी रातामाटा हाल नाई दिल्ली इन्डियामा रहनुभएका स्रष्टाको कविता उठाउने अनुमति चाहे किन गर्दैछौ बदनाम तिमीले आफ्नो नाउँको तिमीलाई मानिस बनाएको सुन्दर ठाउँको ताजै छन् चुना बगीका तिम्रा मिठा वचन अब माथिबाट हेर हालत उस्तै छ गाउँको गरिबीले नै पिल्सिएका छन् जनता आज पनि छैन रोकिएको चर्किँदैछ स्थिति बजार भाउको लाग्छ हराउने पो हो कि लुम्बिनीको पहिचान हुँदैछ हिजो आज चलखेल विदेशीको दाउको हराएकोमा सिक्किम चाल उस्तै छ सुस्तानी कुर्चीको विवाद छोडी ल्याउ नारा देश बचाउको कमल गेवाली प्रति पनि हार्दिक आभार यो कविताका लागि यति बेला कार्यक्रमको अन्तिम सृजना स्वरूप दुईवटा ताङ्का उठाउने अनुमति चाहे पराजित पोमु हुनुहुन्छ ताप्लेजुङका स्रष्टाको दुईवटा ताङ्का कार्यक्रमको अन्तिम सृजना स्वरूप पहिलो ताङ्का भित्र तिम्रो जीवन भेटे जीर्णद्वारमा नयाँ पालुवा भर्न गमलाहरू भर्दैछु दोस्रो ताका समयलाई नचिन्ने मान्छेहरू पारी भित्ताका जुन किरीको बत्ती महादेवको हार पराजित पोमुप्रति पनि ताङ्खाका लागि यो आत्मीय साथका लागि हात्तीका लागि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 अनि फेसबुकमा स्वर्णिम प्रहर एसडब्लुएआरएनआइएमपिआरएचएआर नामक एक फेसबुक प्रोफाइल र अर्को एउटा पेज मार्फत पनि तपाईँले सहकार्य गर्न सक्नुहुनेछ अर्को जानकारी स्वर्णिम प्रहरका अङ्कहरू नेपाली सञ्चार अनलाइन रेडियोसँगै डब्लु डब्लु डब्लु डट चिसापानी नेपाल डट ब्लक स्पोर्ट डट कम अनि मेरो मनको साथी डट ब्लक स्पोर्ट डट कमसँगै स्मार्टफोन प्रयोगकर्ता तपाईँले एन्ड्रोइड तथा आइफोन मार्फत नेपाली अडियो बुक इन्स्टल गरेर पनि स्वर्णिम प्रका हरेक अङ्कहरू डाउनलोड गर्न र सुन्न सक्नुहुनेछ यतिन्जेल आफ्नो महत्त्वपूर्ण समय खर्चिएर स्वर्णिम सँगै रहनुभयो नेपाली सञ्चार अनलाइन रेडियो सँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बिचको आत्मीयतालाई अझ निकट बनाउने माध्यम नेपाली सञ्चार अनलाइन टिम अस्ट्रेलियाप्रति हार्दिक आभार अनि हार्दिक धन्यवाद नेपाली अडियो बुक टिम अनि चिसापानी नेपाल टिम प्रति पनि यति बेला कार्यक्रमको अन्तिम साङ्गीतिक सौगात स्वरूप हाम्रो सानो घर सुकम पोखरेलको स्वर अनि सङ्गीतमा शैलेन्द्र प्रधान बाबुको शब्द तपाईँ माझ छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण अर्को हप्ता भेट्ने बाचासँगै यति बेला छुट्यौँ अर्को हप्ता भेटौँला तपाईँको यो हप्ता सुखद अनि सृजनशील हस्त किनारा लाग्यौँ नमस्कार जहाँ साधे खुसियाली छाओ हाम्रो आफ्नै संसार हुनेछ जहाँ साधे हाँसो झुलो छैनौ साथ एभो आजा धैर्य गरेर मनलाई बाधा यो, केही दिनको मात्र बिछोर केही दिनको माता हाम्रो मिलन अब छ हाम्रो मिलन अब छाडै हुन्छ हाम्रो सानो घर हुनेछ जहाँ खुसियाली छ जब तिमीबाट टाढा पुगे म नयाँ परिवेशमा रम्न सकिन टेलिफोनमा तिम्रो आवाज सुनेर सारा दुःख पीडा छैनौ साथ के भो आज धैर्य गरेर मनलाई बाधा बिछोड खुसियाली छाओस् हाम्रो आफ्नै संसार हुनेछ जहाँ